देखि श्रीमतीको बेग्लै भाछ मान सासुवारी गुनगुन गर्छौ के कुरा हो भन हिजोदेखि श्रीमतीको बेग्लै भाछ मान सासुवारी गुनगुन गर्छौ के कुरा हो भन कति राम्री हुन् मेरी कति राम्री हुन् भन्नु भएको थियो तिजमा तिमीले जे भने नि मान्छु दस बिस हजार ल्याउनु स्वामी जान्छु भन्नु भएको थियो तिजमा तिमीले जे भने नि मान्छु दस बिस हजार ल्याउनु स्वामी किन चाहियो दस बिस हजारलाई जाउ पाँच हजार आमालाई नि यस आज घुमाइदेऊ है बजार किन चाहियो दस बिस हजारलाई जाऊ पाँच हजार आमालाई नि यस आज घुमाइदेऊ है बजार मुरालीको धुन तिरम्री हे मेरी मायालु अनि कपाल फुल्यो कालो हाल्न लाउनु लौलो पैसा बेलैमा जाऊ छिट्टो घर आउनु आमाको नि कपाल फुल्यो कालो हाल्न लाउनु लौलो पैसा बेलैमा जाऊ छिट्टो घर आउनु मुरलीको धुन सुवरी झगडा गर्छन् टन्न आफ्नो भने दुइटै उस्तै केही हुँदैन भन्न अरूको त सासुवारी झगडा गर्छन् टन्न आफ्नो भने दुइटै उस्तै केही हुँदैन भन्न मुरालीको धुन The. आमाको नि घुम्र कपाल तन्काइदिए हुन्छ जे भए नि श्रीमतीको यति एउटा गुण छ आमाको नि घुम्र कपाल तन्काइदिए हुन्छ सासु पनि मोडल हुन्छन्